नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा चितवनको नारायणगढ मोगलिन सडक खण्डको कविलासबाट भेट बोकेको ट्रक त्रिशुली नदीमा खस्दा हिजो एकजनाको ज्यान गएको छ अरू दुईजना गम्भीर घाइते भएका छन् नारायणगढबाट मोगलिनतर्फ जाँदै गरेको नाचार्ख दुई पाँच छ छ नम्बरको ट्रक कविलास चार सेती दोबा नजिकैको सडकबाट एक सय पचास मिटर तल खस्दा ट्रकका चालक काठमाडौँ महानगरपालिका एघार घर भएका सैतिस वर्षका कृष्ण बहादुर मल्ल साईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ट्रकमा नै सवार औतहतको पौराही तीन घर भएका रोशन दाहाल नाम ठेगाना नखुलेका अन्दाजी पच्चिस वर्षका एक पुरुष व्यक्ति पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ घाइते दुवैको चितवन मेडिकल कलेजमा भरतपुरमा उपचार चलिरहेको छ जिल्ला शिक्षा कार्य चितवनले सञ्चालन गरेको साक्षरता कक्षा रत्नगर आठमा प्रभावकारी बनेको छ साक्षरता कक्षामा सहभागीहरूमा लेख्न र पढ्न सक्ने क्षमताको विकास भएसँगै कक्षा सञ्चालन प्रभावकारी भएको हो साक्षरता कक्षामा सत्तरी वर्षसम्मका महिला तथा पुरुष सहभागी छन् रत्नगर आठकी बम्बिया महतो साक्षरता कक्षामा सहभागी भएपछि आफ्नो नाम लेख्न र किताबका अक्षर चिन्न सक्ने भएकी छिन् एकदम खुसी लागेको छ महतोले भन्नुभयो अब अस्पताल जाँदा अस्पतालमा लेखिएका कोठा नम्बरहरू सजिलैसँग जान सकिने भयो महतोले थपिन कुनै ठाउँ जाँदा नेपालीमा रहेका होर्डिङ बोर्ड पढेर कुन ठाउँ हो भन्ने कसैलाई नसोधिकन चिन्न सकियो रत्नगर कि बम्बिया महतो मात्र होइन साक्षरता कक्षा लिएका त्यस ठाउँका सबैजनाले आफ्नो नाम लेख्न र पढ्न सक्ने भएका छन् रत्नगर आठका सत्तरी वर्ष विक्रम महतो भने वृद्ध भत्ताको लागि साक्षरता कक्षामा पढ्न आएको बताउँछन् वृद्ध भत्ताको लागि हस्ताक्षर गर्नुपर्ने भएपछि कपाल फुलिसकेका वृद्ध वृद्धहरू पनि साक्षरता कक्षामा सहभागी छन् भत्ता लिनको लागि अहिले ल्याप्सो भएर हुँदैन विक्रम महतोले भने भत्ताकै लागि भए पनि पढ्न आएको हुँ अहिले हस्ताक्षर गर्न सक्ने भएको छु साक्षरता कक्षा लिइसकेपछि कतै जानको लागि अलमलमा पर्नुपर्ने बाध्यता समेत हट्ने महत्त्वको बुझाइ छ यसैबीच जिल्ला शिक्षा कार्यालयले रत्नगर आठमा सञ्चालन भएका साक्षरता कक्षाको अनुगमन गरेको छ जिल्ला शिक्षा कार्यालयका कम्प्युटर अपरेटर किरण श्रेष्ठको नेतृत्वमा वडा नम्बर आठमा सञ्चालन गरेका साक्षरता कक्षाहरूको अनुगमन गरिएको हो चैत्रको एक्काइस गतिदेखि रत्नगर आठमा विश्वमा स्थानमा साक्षरता कक्षा सञ्चालन गरिएको थियो बीस स्थानमा चार सय चालिसजना महिला पुरुषले साक्षरता कक्षा लिइरहेका छन् अनुगमनका क्रममा सबै ठाउँमा सबैजसो नियमित आउने गरेको नियमित कक्षा सञ्चालन भएको अपेक्षाकृत उपलब्धि हासिल गरेको स्थानीय स्वरोजगार केन्द्र चितवनकी सामाजिक परिचालिका लक्ष्मी पौडेलले जानकारी दिनुभयो साक्षरता कक्षा सञ्चालन गर्ने शिक्षिका स्थानीय निरीक्षकलाई जिल्ला शिक्षा कार्यालयले पारिश्रमिकको व्यवस्था गरेको छ अनुगमनमा स्थानीय स्वरोजगार केन्द्र चितवनकी सामाजिक परिचालिका लक्ष्मी पौडेल नेपाल गणतान्त्रिक शिक्षक मन चितवनका रामेश्वर पोखरेल पत्रकार लगायतको सहभागिता रहेको थियो नेपाल सरकार उद्योग मन्त्रालयले तयार पारेको औद्योगिक व्यवसाय नियमावली दुई हजार सत्तरीको विषयमा हिजो भरतपुरमा सार्वजनिक निजी सम्वाद कार्यक्रम भएको छ विज्ञहरूद्वारा तयार पारिएको औद्योगिक व्यवसाय नियमावली मस्यौदाको विषयमा पनि छलफल गरिएको थियो मस्यौदामाथि टिप्पणी गर्दै उद्योगिक व्यवसायीहरूले लघुत्तम व्यवसायलाई प्रवर्धन गर्न र स्वदेशी कच्चा पदार्थहरूको उपयोग गरी नेपालमा नै उद्योग धन्दाहरू खोल्न सहज हुने कुरा माग गरेका थिए कार्यक्रममा बोल्दै उद्योग मन्त्रालयका उपसचिव विष्णु प्रसाद ढकालले सरकारले औद्योगिक व्यवसाय क्षेत्रमा यसअघि असुरक्षा नवीनता प्रविधिको ग्रहण गर्न नसक्नु र राजनैतिक अस्थिरताको कारण औद्योगिक क्षेत्रमा अपेक्षाकृत उपलब्धि हुन नसकेको बताउनुभयो सोही कारण अब बने नियमावलीमा यी सबै कुरा समेटिने बताउनुभयो साथै यस नियमावली सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई पनि जोड दिएको उहाँले बताउनुभयो यस्तै कार्यक्रममा महिला उद्यमी विकास गर्न र प्रविधिको विकासको लागि प्रविधि कोषबाट कार्यनीति तयार गरेको पनि बताइएको छ त्यस्तै पञ्चवर्षीय लघु सर्वोत्तम उद्यम तयार गरिएको पनि अर्को उपसचिव बलबहादुर गिरीले बताउनुभयो सोही क्रममा गोविन्द तिवारीले विज्ञ समूहको तर्फबाट मसौदा प्रस्तुत गर्नुभएको थियो कार्यक्रम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कल्याण जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो नेपाल सरकार उद्योग मन्त्रालय उद्योग वाणिज्य महासंघ र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो भरतपुर नगरपालिका वडा नम्बर तीन नारायणी नदीको किनारलाई व्यावसायिक प्रयोजनको लागि भरतपुर नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको छ मनोरञ्जन पार्क तथा पर्यटन स्थल बनाउनको लागि व्यावसायिक प्रयोजनमा लिने निर्णय नगरपालिकाले गरेको हो गत जेठ उन्नाइस गते बसेको सर्वदलीय सहभागिता सहितको बोर्ड बैठकले नारायण नदीको पुलभन्दा पूर्व दियालो बंगलासम्मको चितौन क्षेत्रको जग्गालाई मनोरञ्जन पार्क तथा पर्यटन स्थल बनाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ बैठकले तीस दिने सूचना जारी गर्ने निर्णय गरे पनि कार्यकारी अधिकृत भुवन हरियाले भने साउनमा हुने नगर परिषदले मात्रै यसको कार्यान्वयन गर्न सक्ने बताउनुभयो उहाँले स्थानीय निकाय आर्थिक प्रशासन नियमावली दुई हजार चौसठीको एक सय सन्ताउन्न अनुसार सार्वजनिक निजी साझेदारीबाट कार्य गराउने गरी सो निर्णय गरेको पनि जानकारी दिनुभयो नारायणी नदी किनार संरक्षण समिति बनी नदी किनारको विकासको लागि योजनाहरू बनाइरहेको बेला नगरपालिकाले बनाइरहेको सो निर्णयप्रति उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ चितुवाको छालासित पक्राउ परेका चारजनालाई गैनाकोट प्रहरीले हिजो सार्वजनिक गरेको छ पक्राउ पर्नेहरूमा रतनपुर गाविसवडा नम्बर दुई बस्ने कुम्बहादुर सुपरपाग वनबहादुर मगर टेकबहादुर सुनारी मगर र भनपा दुई बस्ने गोपाल तमाङ रहेका छन् आठ फिट लामो चितुवाको छाला र साढे दुई किलो हड्डीसहित हिजो पक्राउ परेका हुन् चितुवालाई कुम्बहादुर सुपरपागले आफ्नै घर नजिकैको जंगलमा मारेको प्रहरीले जनाएको छ कुम्बहादुरको घरबाट एकथान फरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय गैनाकोटका प्रहरी निरीक्षक नारायण प्रसाद अधिकारीले बताउनुभयो संविधान सभा निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले बछौलीले सञ्चालन गरिरहेको घर दैलो अभियान अन्तर्गत हिजो बछौली तिनमा कोडसभा गरिएको छ कोडसभालाई सम्बोधन गर्दै केन्द्र अनुसन्धान आयोगका सचिव हरि सापकोटाले कंग्रेसको यथास्थितिवादी तथा एकीकृत नेकपा माओवादीको उग्र वामपन्थी भड्काउको कारण मुलुक संकटमा फँसेको बताउनुभयो यसबाट निकास दिन नेकपा एमालेलाई संविधान सभा निर्वाचनमा ठूलो दल बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो यस्तै केन्द्रीय लेखा आयोगका सदस्य जेपी भेटवालले राजनैतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्ति हुनुपर्नेमा पर्यटनमा जोड़ दिँदै विकासको काममा एकजुट भएर लाग्न आह्वान गर्नुभयो राप्ती तथा लोथर खोलामा तटबन्ध गरेपछि पूर्वी चितवनका गाविसहरू सुरक्षित हुँदै गएको बताउँदै उहाँले अब यस क्षेत्रमा विकास अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो वातावरण दिवसको अवसरमा रत्नगर एकमा रहेको हिमालय इङ्ग्लिस बोर्डिङ स्कूलले हिजो जनचेतनामूलक र्याली निकालेको छ र्यालीसँगै एक क्षेत्रमा सरसफाई समेत गरिएको छ सरसफाईका क्रममा बाटो वरिपरि रहेका फोहोर वस्तुहरू विस्थापन गरेको शिक्षक उमेश कुवरले जानकारी दिनुभयो र्याली तथा सरसफाईमा करिब एक विद्यार्थी शिक्षक सहभागी थिए यसैबीच दिवसको अवसरमा यसका राइडर आवासीय उच्च आयोजनामा जनचेतना एवं सरसफाई कार्यक्रम हिजो सम्पन्न भएको छ विद्यालयमा क्रियाशील junior Red Cross circle scout troop र इको क्लबको संयुक्त आयोजनामा भएको सो कार्यक्रमको उद्घाटन विद्यालयका प्राचार्य मदन परीले गमलाको बिरुवामा पानी हालेर गर्नुभएको थियो विद्यालयका एक सय बीसजना विद्यार्थीको सहभागितामा भएको कार्यक्रममा विद्यालयको सेवा क्षेत्रभित्र सरसफाई गरिएको थियो सोही अवसरमा विद्यार्थीले वातावरण जोगाउँ भन्ने सन्देश बोकेको विश्व वातावरण दिवसको ब्यानर सहित जनचेतनाको सन्देश दिएका थिए पूर्वी चितवनको पदमपुर आठ सिमल बस्तीमा रहेको जनहित राष्ट्रिय प्राथमिक विद्यालयले हिजो प्रथम वार्षिक उत्सव मनाएको छ आमदानीको स्रोत नभएर सहयोग संकलन गरी सञ्चालन गर्दै आएको सो विद्यालयले स्थापनाको दस वर्षपछि प्रथम वार्षिक उत्सव मनाएको हो कार्यक्रममा बोल्ने वक्ताहरूले सहयोग संकलनबाट चलेको विद्यालयले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याउन सफल भएको भन्दै सहयोग गर्ने सम्बन्धित निकायलाई आग्रह समेत गरेका थिए कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जिल्ला शिक्षा कार्यालयबाट विद्यालयलाई प्रदान गरिदिएको सेवा सुविधा सो विद्यालयलाई पनि प्रदान गर्ने बताएका छन् कार्यक्रममा विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्न विभिन्न संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो सम्मानित हुनेमा विद्यालयलाई सहयोग गर्ने बाल कल्याण संस्था Nepal rescue Nepal NIC foundation Nepal निमावी कमलपुर नारायणी उच्च माविका अध्यक्ष बहादुर थापा तथा पत्रकारहरूलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो कार्यक्रममा विद्यालयका प्रधान भरतराज रेग्मीले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए थिए कार्यक्रममा विद्यालयले सञ्चालन गरेको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 भनेर हामीले सर्वसाधारणलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज जनसङ्ख्या अहिले यत्रो वृद्धि भइसकेको अवस्था पनि हाम्रो रोडको अवस्था हाइवेको अवस्था चाहिँ पुरानै अवस्थाको छ त्यही कारणले गर्दा जम्मा दस हात पन्ध्र हातमा चाहिँ डबल गाडी त्यहाँ माथि साइकल मोटरसाइकल सब हिँड्न पनि अवस्था आइरहेको छ साइड साइडमा पुरै पानी जमेर मान्छे हिँड्न सक्ने अवस्था पनि छैन त्यही कारणले यो प्रविधिलाई पुरै अब खारेज गरेर कसरी हो बजेट निकास गरेर हो कि कसरी हो पुरा रोड फराकिलो गरी चार लाइनको तिन लाइन पाँच लाइनको कसरी हुन्छ त्यो व्यवस्था गरेर यो चाहिँ व्यवस्था राम्रोसँग सुल्झाएर गरियो र भनेर फेरि यो क्रसिङ गर्ने यो बाटो क्रसिङ गर्ने रस्ताहरू पनि ठिक निश्चित निश्चित ठाउँमा चाहिँ रङ लगाएर हो कि इरेजर कसरी लगाएर हो त्यसलाई चाहिँ एउटा व्यवस्थित तरिकाले गरियो भने यो रोडको समाधानहरू अलिकति न्यूनीकरण दुर्घटनाहरू अलिक न्यूनीकरण हुन्छ जस्तो लाग्छ हामीलाई पुरानो जुन पुरानो समाधान छ रोड त्यो लाई अब ताक्लो बनाउनु पर्ने हुन्छ अब बढ्दो जनसङ्ख्या छ गाडी बेता पनि बढ्दो छ पुरानो जुन एउटा संरचना छ त्यसलाई एउटा नयाँ संरचना निर्माण गरेर रोडलाई फ्राकिलो बनाउने र दुवै तर्फ गाडी र मान्छे साइकल मान्छे हिँड्ने रोडलाई फरा फराकिलो अलग अलग गरेर फराकिलो पाइयो भने दुर्घटना कम हुन सक्छ सवारी दुर्घटना हुनु यो आफैमा दुःखदायी कुरा हो र सवारी दुर्घटना हुन सर्वप्रथम त यो न्यूनीकरण गर्नको लागि दक्ष दक्ष चालकको आवश्यकता पर्छ र दोस्रो कुरा भनेको एउटा व्यवस्थित सहर व्यवस्थित सडक हुनुपर्छ कि सडकको व्यवस्था नहुँदाखेरि नै दुर्घटना थुप्रै भइरहेको छ तेस्रो कुरा भनेको चालक चालक र प्यासेन्जरहरू एकदम अनुभवी हुनुपर्छ र चौथो कुरा भनेको ट्राफिक नियम सर्वसाधारणलाई ट्राफिक नियमको जानकारी गराउनु पर्दछ र यति कुरा भएमा बढ्दो सहरी दुर्घटना न्यूनीकरण गर्नको लागि सर्वसम्म चालकहरू एकदम अनुभवी दक्ष हुनुपर्दछ र सरकारले पनि लाइसेन्स दिँदाखेरि चाहिँ दक्ष चालकहरूलाई मात्रै दिनुपर्दछ अनि अर्को कुरा चाहिँ यस्तो यो ट्राफिक नियम सम्बन्धी ज्ञानहरू चाहिँ सर्वसाधारणले पनि पाउनु पर्दछ अनि त्यसपछि यस्तो सडक बाटोहरू पनि राम्रो व्यवस्थित तरिकाको हुनुपर्छ दुर्घटना न्यूनीकरण गर्नलाई पहिला माटो पर्दा सेवन गरेर हिँड्नु भएन ड्राइभरहरूको लापरवाही अलिक कम गर्नु पऱ्यो आजलाई एकदम बढी चाहिँ के छ भने कम उमेरका ड्राइभरहरूले चाहिँ बढी सेवन गरेर एकदम जोसमा आएर बढी चलाउने हुँदाखेरि दुर्घटना बढी भएको छ अब उहाँहरूलाई चाहिँ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 सय एकतिस तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने इमेल पनि गर्नुहोला इमेल ठेगाना radio Arpan news at Gmail dot com हौस्तर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा W W W W dot radio Arpan dot पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार